नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँ हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काम जाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ अनि भित्र छु म स्वागत अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक साताको आइतबार दिउँसो तिन बजेको समाचार ओके दिउँसो चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ प्रोग्राम बलिउड काउन्ट डाउन लिएर र यो प्रोग्राम तपाईँ सधैँ चाहिँ तिन बजीदेखि सुन्दै आउनु भएको थियो अलिकति डेट यसको डेट चाहिँ अलिकति चेन्ज भइराखेको छ टाइम चेन्ज भइराखेको छ र पनि यो प्रोग्राम तपाईँ प्रत्येक आइतबार दिउँसो चार बजीदेखि करिब करिब पाँच बजीसम्म बजीसम्म सुन्न सक्नुहुन्छ र प्रोग्राम बयोड काउन्ट जाउन भित्र गएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र प्रोग्राम बलिउड काउन्ट डाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रोडियमले मार्सल इम्प्रोडियम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचो स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचो र स्कुटी चाहिएको छ भने सम्झन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरू सर्भिसिङ गर्नुपर्नेछ साथै बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने एक मात्र नाम हो मार्सल इन्फ्लोरेन्स जुन रहेको छ मगन चोक पर्स बजार फोन नम्बर रहेको छ शून्य छपन्न पाँच त्रिवासी एक सय उनासे र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे वेल प्रोग्रामभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ बलिउड काउन्टाउनमा राज पनि उत्कृष्ट हिन्दी फिल्मका दसवटा गीतहरू रहेका छन् र लाग्नुपर्ने हुन्छ काउन्टाउनको नम्बर टेन र नम्बर नाइन पोजिसनतर्फ वेल त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साता बम्बई टकिस डाउनबाट आउट भएको छ भने नयाँ फिल्मले न्युन्ट्री मारेको छ डे डेले चाहिँ न्युन्ट्री मारेको छ अबलाई भने नम्बर टेन पोजिसनमा आसिकी टू र आसिकी टू बिस्तार बिस्तारै डाउनबाट तल चढ्दैछ रिलिज भइसकेको फिल्म हो त्यसै गरी नम्बर नाइन पोजिसनमा न्युन्ट्री मारेको छ डिडिए न्यु मुभी भन्नुपर्छ रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म डिडिएले न्युन्ट्री मारेको छ अबलाई भने नम्बर टेन पोजिसनमा आसिकी टू र नम्बर नाइन पोजिसनमा डिडिए कन्टिन्यू नंबर टेन हम तेरे बिन अब रह नहीं सकते तेरे बिना क्या वजूद मेरा तुझसे जुदा अगर हो जाएंगे तो खुद से ही हो जाएंगे जुदा क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब तुम ही हो चैन भी मेरा दर्द भी मेरी आशिकी अब तुम ही हो एक पल दूर गवारा नहीं तेरे लिए हर रोज है जीते तुझको दिया मेरा वक्त सभी कोई लम्हा मेरा न हो तेरे बिना हर सांस पे नाम तेरा क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी नंबर नाइन नवाज कलंदर टमाटम मस्त ओके काउन्टाउनको नम्बर टेन र नम्बर नाइन पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ आशिकी टु पढेको थियो नम्बर टेन पोजिसनमा त्यस गरी नम्बर नाइन पोजिसनमा डी डे न्युटी मुभी भन्नुपर्छ न्युटी सङ्ग यहाँले सुनिसक्नु भएको छ र प्रोग्राम बलिउड काउन्टाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टाउनको टाइम अलिकति चेन्ज भइराखेको छ मैले जानकारी गराइराखेको छु र यो प्रोग्राम तपाईँ योभन्दा अगाडि सुन्नुहुन्थ्यो आइतबार दिउँसो तिन बजेको पछि करिब करिब चार बजीसम्म र अब यो प्रोग्राम आजदेखि प्रत्येक साताको आइतबार चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म सुन्न सक्नुहुन्छ र चार बजे सधैँ चाहिँ प्रोग्राम सुनिरहनु सुनिरहनुहुन्थ्यो टप अफ द फप सहकर्मी राजन दिल गुरुङको साथमा र टप अफ द फप भने आइतबार दिउँसो तिन बजेको समाचारपछि करिब करिब चार बजीसम्म सुन्न सक्नुहुन्छ टाइम अलिकति चेन्ज गरेको जानकारी मैले गराइसकेको छ मलाई काउन्टाउनको नम्बर एट र नम्बर सेभेन पोजिसनतर्फ लाग्नुपर्ने हुन्छ नम्बर एट पोजिसन क्याप्चर गरेको छ वाघ मिखा वाघ र यसको लागि एकदम तयार भएर बसेको मुगी एउटा ट्र्याक परेको छ नम्बर सेभेन पोजिसनमा पोलिस गिरी र पोलिस गिरी पनि अब प्रदर्शनको लागि तयार भएर बसेको मुभी हो झुम बराबर झुम पोलिसकेरीको झुम बराबर झुम यो गीतले पनि यतिखेर निकै चर्चा बुटिन राखेको छ उसलाई पनि काउन्टाउको नम्बर एट पोजिसनमा वाघ मेका वाघबाट डाइटो ट्र्याक र नम्बर सेभेन पोजिसनमा पोलिसकेरीबाट झुम बराबर झुम कन्टिन्यू नम्बर एट मार संडी मार रहा संसार अब तू आने दे ललकार तेरी तो बाहे पथवार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 माहिया अफरा तफरीक बेफिक्री रहती है दुनिया दीवानों के फजीते करती है तूने दुखती ओके हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत हुने एक मात्र प्रोग्राम बलिउड काउन्ट डाउन यहाँनिर सुनिरहनु भएको छ र programme Bollywood countdown sponsor गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्प्रेमले मार्सल इम्प्रेम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेज र स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेज र स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ साथै बाइक एक्सेस गर्ने सोच र बाइकहरूका विभिन्न पार्ट पूर्जा यदि तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झन सक्नुहुन्छ मार्सल इम्प्रेमलाई जुन रहेको छ मगेन्चोक पर्सा बजार फोन नम्बर रहेको छ शून्य छपन्न पाँच तिरासी एक सय उनासे र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे मार्सल इम्प्रेमले स्पोन्सर गरेको प्रोग्राम बलिउडका अन्जाउँभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन पोजिसनदेखि नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर सेभेनमा पोलिस गिरी झुम बराबर झुमको गीत पछि आउँला नम्बर सिक्स र नम्बर फाइभ पोजिसनको गीत सुनि फालो well number six position capture गरेको छ फुक्रे रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म फुक्रे र नम्बर नम्बर फाइभ पोजिसनमा ए जवानी हे दिवानी र मलाई बनेका जम्पको नम्बर सिक्स पोजिसनमा फुक्रे र नम्बर फाइभ पोजिसनमा Ae Jawani Hai Deewani continue number six डाली डाली एक पैंट है अब भी पहनी दूसरी धो रही है मम्मी सुक सुक रे सुक सुक रे सुक सुक सुक दूध लकोटी लेके चक्कर के तू चुप रे सुक सुक सुक रे सुक सुक रे दूध लकोटी लेके करोड़ी हीरे मोती दिल्ली के दरबार में आए तुर्रम खान बड़े बड़े नंबर फाइव ना ना देखा छानने चिडर होके चीट किया तो सारे तारे बोले गिली गिली अखा बुरी बात में कटोरा लेकर आलू भात मुड़ी भात मेरे भी जो किसी ने रिपीट किया तो साला मैंने तेरे मुंह पे मारा मुंह छोड़ना जाने ना बदतमीज दिल बदतमीज दिल बदतमीज दिल माने ना माने ना बदतमीज दिल बदतमीज दिल बदतमीज दिल माने ना माने ना ये जो हाल है सवाल है कमाल है जाने ना जाने ना बदतमीज दिल बदतमीज दिल बदतमीज दिल माने ना ओके काउन्टाउनको नम्बर फाइभ र नम्बर सिक्स पोइसनको गेट पनि यहाँले सुनिसक्नु भएको छ अब लाइन नम्बर फोर र नम्बर थ्री पोइसनको गेट चाहिँ नेपाल हो well number four position capture गरेको छ सर्टकट रोमियो पेपेर लिमिक्स भर्सन रहेको छ भने नम्बर थ्री पोइसन क्याप्चर गरेको छ एम्ला पोग्ला देवाना टू एक स्टेप तल झरेको छ र एमला एम्ला पोग्ला देवाना टू पनि रिलिजको लागि तयार भएर बसेको फिल्म हो भने नम्बर फोर पोइसनमा सर्टकट रोमियो र नम्बर थ्री पोइसनमा Yamla Pagla Deewana two continue number four Number 3 okay रिलिजको लागि तम तयार भएर बसेको फिल्मको गीत यहाँ सुनिरहनु भएको छ Yamla Pagla Deewana two number three position capture गरेको छ त्यस गरी नम्बर फोर पोजिसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ सर्टकट रमियोबाट वेज रिमिक्स भर सुनाउलाई नम्बर टू पोजिसनको गीत सुनि पालो well number two position capture गरेको छ गत हप्ता नम्बर वान पोजिसनमा एक स्टेप तल चढ्दै नम्बर टू पोजिसन क्याप्चर गरेको छ फिल्मको नाम हो लुटेरा अनि सङ्ग रहेको छ सवार लु समूह से रूठ गए गुलों की शोखियाँ जो भवरे आके लूट गए बदल ओके सवार लो लोटेराबाट यहाँले गीत सुनिरहनु भएको छ नम्बर टू पोजिसन क्याप्चर गरेको छ एक स्टेप तल चढेको छ अब नम्बर वान पोजिसनको गीत छ नेपाल त्योभन्दा अगाडि काउन्टाउनको नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा एकपटक रेक्याम नम्बर टेनमा आइसकेको नम्बर नाइनमा डिडे रहेको छ न्युटी सङ्ग भन्नुपर्छ र नम्बर एट पोजिसनमा यहाँले गीत सुनिसक्नु भएको छ वाग्मिक मिका वाघ नम्बर सेभेनमा फोर स्किरी नम्बर सिक्समा फोक्रे नम्बर फाइभमा ए जवानी हे दिवानी नम्बर फोरमा सर्टकट रोमियो नम्बर थ्रीमा एम्ला पगला दिवाना टू र नम्बर टूमा लोटेराबाट सवार लोभलको गीत पनि यहाँले सुनिसक्नु भएको छ अब नम्बर वान पोजिसनको गीत सुनि पालो well number one position capture गरेको छ घन चक्कर र घन चक्कर रिलिज भइराखेको फिल्म हो र अबलाई भने काउन्टाउनको नम्बर वान पोजिसनमा घन चक्रबाट लेडी लेज and number one.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 सय उनासी त्यहाँको फोन नम्बर तपाईँ टिप्न सक्नु सक्नुहुन्छ र प्रोग्राम बलिउड काउन्टाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन नम्बर टेन पोजिसनदेखि नम्बर वान पोजिसनसम्म फन सफल हिन्दी फिल्मका गीत यहाँले सुनिसक्नु भएको छ नम्बर वान पोजिसन घनचक्रको गीत सँगसँगै अब भने छुट्टिनु पर्ने हुन्छ प्रोग्राम सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सफल गर्ने राजप्रति आभार व्यक्त गर्दै बलिउड काउन्टाउनबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार